नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगन सँगै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कार व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कार व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र कार्यक्रम लोकसङ्कार व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बिहिबार व्यवसायमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ मिठा मिठा लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँले नै रुचाउनु रुचाउनुभएका तपाईँले नै मन पराउनु भएका भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिसमा हामी जुटिराखेका छौँ कार्यक्रमको सुरुवातमा एउटा मिठो सुमधुर भाका जोड्ने बेला भएको छ खाँड अनि टिकापुनको सुमधुर आवाजमा सजिएको मिठो भाका रहेको छ ठ्याक्कै जोडी सुहाउने निकै नै रमाइलो लोकदोरी भाका रहेको छ र यो भाका सँगसँगै कार्यक्रममा फेरि उपस्थित हुने नै छौँ अब क्रममा तपाईँको लागि मिठो भाका जुलियो हाय हाय पूर्व पानी जुल्ने हजुर पश्चिम पानी जुलियो यति राम्री माया देख्दा सबै पुरा भुलियो मनको इच्छा मेटियो खाली पनि देखियो गोरी पनि देखियो छलफलको माझमा मनको इच्छा मेटियो पनि देखियो देखियो देखियो देखियो जोडी सुहाउने बल्लै भेटियो ठक्कै जोडी सुहाउने बल्लै भेटियो ए ठक्कै जोडी सुहाउने बल्लै भेटियो ठक्कै जोडी सुहाउने बल्लै 你必须 एकै जोडी सुहाउने बल्ल भेटियो निकै नै रमाइलो लोकदोरी भाका थियो रामजी खान अनि फोनको सुमधुर आवाजमा लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिरहनु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थलो पाँच मेगासँगसँगै सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनेर हामीलाई साथ दिइराख्नु भएको छ कार्यक्रम लोक सङ्कारको बसाइमा हामी आज निकै नै रमाइला लोकदोहोरी भाका र तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनुभएका लोकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ र यो बिहिबारको बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाकालाई हामी कार्यक्रममा स्थान दिने गर्छौँ र ढिला नगरिकन फेरि अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ रामजी खाँड अनि राधिका हमालको सुमधुर आवाजमा सजिएको लोक भाका भयो मन पानी पानी अब क्रममा तपाईँको लागि यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु कार्यक्रम लोकसङ्कारको बसाइ छोडेर कतै नजानु पानी राम्रो मान्छे नि सिम्पल पानी पानी लाग्दो देखेसी जवानी मलाई मन पर्यो नुवाको टेङ्गानी भन्देऊ न म सिधा जाने किन जाने माथि डिम्पल माथि डिम्पल पानी राम्रो मान्छे नि सिम्पल भयो मन पानी लोभै लाग्नु देखेसी जवानी मलाई मन पर्यो नुवाकोटे नानी भन्देऊ न म सीता जाने कि नजाने ओइ काली भन्देऊ न म सीता जाने कि नजाने चुका सिलो उस्तै छ हसिलो उस्तै छ जवानी चञ्चले पानी चञ्चले पानी मन पर्यो नकोटे सन्नानी, भयो मन पानी लै लाग्दो देखेसी जवानी मलाई मन पर्यो नुवाको नानी भन्देऊ न म सिधा जाने किन जाने छन्चाले बानी छन्चाले बानी मन पर्यो नुवाकोटे सन्नानी भयो मन पानी लोभै लाग्दो देखेसी जवानी मलाई मन पर्यो टेन किन जाने आजको दर्पण होला रेडियो अर्पण टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर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 पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छपन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कता डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी सबै मिली सफल रेडियो अर्पण आयो हे सूचनाको बिगुल पुग्दै सबको मनमा छायो हे सूचनाको बिगुल पुग्दै सबको मनमा छायो अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार यो छोटो व्यवसायको विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लु पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकसङ्कार व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो बिहिबारे बसाइमा भने भर्खरै बजारमा आएका लुकदोहोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने कोसिस पनि गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु अर्को एउटा मिठो भाकाबाट पूर्णकला बिसी अनि रामजी खाँडको सुमधुर आवाजमा सजिएको तिम्रै माया मुठुमा भन्ने भाका अवक्रममा तपाईँको लागि ठाउँ मिलाउन प्रीतिको आभास दिलाउन मेरो माया मुटुमा सजाइ राख्नु है रगतले त्यो सिउँदो भरेको छु जुनी भारी त्यो सिन्दुर पछाइ राख्नु है मोटो एकै ठाउँ मिलाउन प्रीतिको आभास दिलाउन मेरो माया मोटोमा सजाइ राख्नु भए रगतले त्यो सिउँदो भरेको छु जुनी भारी त्यो सिन्दुर बचाइराख्नु है गथे त्यो सिउँदो भरेको छु जुनी भारी त्यो सिन्दुर बचाइरहेको है केसी र रामजीघाटको सुमधुर आवाजमा लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसायमा यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई विशेष धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि हामीले माया लायक लाइसकेका छौँ कुलेन्द्र विक अनि कुलेन्द्र विक्क अनि पूर्णकला विषीको सुमधुर लोकभाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार अब भयो नजरको देखा देख मन मुटु साटियो एकाएक हामीले मायालाई साटेका छौँ मिल्ने जुने हुने गरी चोखो मायालाई सकेका छौँ म उनको भनेर बाचा कसम खाइसकेका छौँ नजरको देखा देख मलाई मुटु साटियो एकाएक हामीले मायालाई सकेका छौँ जुम्ने जुम्ने हुने गरी चोखो मायालाई साकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ खुल्दुले भइहाल्यो मनोले अन्तै भइसकेका छौ मेरो मा एक से चार थोपलो पांच मेगा हार्ट ओहो यो